रेडियो कार्यक्रम गजल गुन्जन गजल गुन्जन हो कार्यक्रम गजल गुन्जन सुन्दै हुनुहुन्छ पक्कै पनि शुभले साथ दिइरहेको अवस्था छ गजल जब गजललाई माया गरिन्छ माया एक प्रकारको भाव त्यहाँ छ र पाइन्छ हुन त मायाको परिभाषा मलाई थाहा छैन म भन्दै आइरहेको छु कार्यक्रममा यो शब्द जब कानमा गुन्जिन्छ ओठमा मुस्कान आउँछ मनमा कता कता न्यानोपनको अनुभूति हुन्छ माया के हो कहाँ बस्छ कहाँनिर हुन्छ भेटिँदैन माया सायद माया भन्नु नै स्पर्शको न्यानो हो माया भन्नु नै प्रिय पात्रको छाया हो अजीबको छ माया कुनै परिभाषा छैन कुनै आकार छैन न कुनै रङ न कुनै स्वाद अस्तित्वविहीनतामा एउटा विशाल अस्तित्व बोकेको हुन्छ मायाले मुस्कुराउँदा मुस्कानमा रिसाउँदा क्रोधमा अनि रुदा आँसु बनेर बग्छ माया अनन्त मायालाई कसैले रोक्न सक्दैन यस्तै भनिन्छ हो गजलको पनि भाव यस्तै हो यसै गरी यस्तै गजललाई माया गर्ने एक युवा डिएनके कुँवर नवलपरासीका यी स्रष्टासँग कार्यक्रम आज यात्रारत छ आफैमा एक कुशल रेडियो कर्मी डिएनके कुँवर शुभले आज उहाँका गजल उहाँकै आवाजमा सापटी लिएको छ पुनः डिएनके कुँवरका गजलहरू अबको क्रममा कहाँको मान्छे कहाँ आएर के गरिरहेको छ कहाँको मान्छे कहाँ आएर के गरिरहेको छ यो गजलकारले गजल सुनाएर के गरिरहेको छ कहाँको मान्छे कहाँ आएर के गरिरहेको छ विकास गर्छु भनेर सारा पत्रिकामा समाचार छापेर विकास गर्छु भनेर सारा पत्रिकामा समाचार छापेर सरकारले कर्णाली र युवा रुवाएर के गरिरहेको छ यो गजलकारले गजल सुनाएर के गरिरहेको छ ऊ कतिसम्म प्रेममा डुबेको रहेछ बुझ्न सकिएन ऊ ऊ कतिसम्म प्रेममा डुबेको रहेछ बुझ्न सकिएन चिताबाट प्रेमीको लास उठाएर के गरिरहेको छ कहाँको मान्छे कहाँ आएर के गरिरहेको छ यो गजलकारले गजल सुनाएर के गरिरहेको छ तालचा लगाइएको रहेछ ढोकाको अगाडि तालचा तालचा लगाइएको रहेछ ढोकाको अगाडि म केही बोल्न सकिनँ बाको अगाडि आमाको अगाडि तालचा लगाइएको रहेछ ढोकाको अगाडि समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ कसको के लाग्यो र आजसम्म पैसाको अगाडि म केही बोल्न सकिनँ बाको अगाडि आमाको अगाडि आमा मुस्कुराएको रमाएको कहिल्यै देखिएन आमा आमा मुस्कुराएको रमाएको कहिल्यै देखिएन किन पूजा गर्नुहुन्छ के का लागि ढुङ्गाको अगाडि कसको के लाग्यो र आजसम्म पैसाको अगाडि यार चाहे राता आउन् चाहे काला आउन् देश चलाउन यार चाहे राता आउन् चाहे काला आउन् देश चलाउन सबै भ्रष्टाचारी हुन्छन् दलाली हुन्छन् जनताको अगाडि किन पूजा गर्नुहुन्छ के का लागि ढुङ्गाको अगाडि याद गर्नुहोस् याद गर्नुहोस् मलाई अगाडि बनाए पनि पछाडि बनाए पनि याद गर्नुहोस् मलाई अगाडि बनाए पनि पछाडि बनाए पनि म हाँसी हाँसी ध्यान दिनेछु मायाको अगाडि तालचा लगाइएको रहेछ ढोकाको अगाडि म केही बोल्न सकिनँ बाको अगाडि आमाको अगाडि यो मन उडेर कहाँ हो कहाँ जान्छ यो मन उडेर कहाँ कहाँ जान्छ जीवन मरेर कहाँ कहाँ जान्छ यो मन उडेर कहाँ कहाँ जान्छ पिहारी पनि यहीँ भन्दी हुन् मलाई पिहारी पनि यहीँ भन्दी हुन् मलाई पिरती घाँसेर कहाँ कहाँ जान्छ जीवन मरेर कहाँ कहाँ जान्छ झोलीमा याद बोकेर हिँडेको मान्छे झोलीमा याद बोकेर हिँडेको मान्छे सपना बुनेर कहाँ कहाँ जान्छ पिरती घाँसेर कहाँ कहाँ जान्छ न रोक्न सकियो न छेक्न सकियो न रोक्न सकियो न छेक्न सकियो समय चलेर कहाँ कहाँ जान्छ सपना बुनेर कहाँ कहाँ जान्छ छोराले आमालाई प्रणाम गरेर छोराले आमालाई प्रणाम गरेर नहिन पुछेर कहाँ कहाँ जान्छ यो मन उडेर कहाँ कहाँ जान्छ जीवन मरेर कहाँ कहाँ जान्छ सुरुमा प्रेमको प्रस्ताव आयो धेरै पटक सुरुमा प्रेमको प्रस्ताव आयो धेरै पटक जिन्दगीमा यस्तो दबाब आयो धेरै पटक सुरुमा प्रेमको प्रस्ताव आयो धेरै पटक यो लेखेकै भरमा पागल भन्यो दुनियाले यो लेखेकै भरमा पागल भन्यो दुनियाले र त भट्टीबाट शराब आयो धेरै पटक जिन्दगीमा यस्तो दबाब आयो धेरै पटक जिन्दगी बुझेको भए उपन्यास हुन्थ्यो होला जिन्दगी बुझेको भए उपन्यास हुन्थ्यो होला बुझ्नै नसकिने हिसाब आयो धेरै पटक पटक भट्टीबाट शराब आयो धेरै पटक दुःख गरी जिन्दगी बिताएका मेरा बाले दुःख गरी जिन्दगी बिताएका मेरा बाले भन्थे जिन्दगीमा अभाव आयो धेरै पटक सुरुमा प्रेमको प्रस्ताव आयो धेरै पटक जिन्दगीमा यस्तो दबाब आयो धेरै पटक म देश सम्झेर रुनु रोएँ यार म देश सम्झेर रुनु रोएँ यार र नक्सा छामेर रुनु रोएँ यार म देश सम्झेर रुनु रोएँ यार उसले यहीँ खबर बोकेर आयो उसले उसले यहीँ खबर बोकेर आयो घटना सुनेर रुनु रोएँ यार र नक्सा छामेर रुनु रोएँ यार त्यो चरा र मेरो कथा उस्तै थियो त्यो चरा र मेरो कथा उस्तै थियो गौँथली मरेर रुनु रोएँ यार घटना सुनेर रुनु रोएँ यार सरकारले जागिर दिँदै दिएन सरकारले जागिर दिँदै दिएन सरकारले सरकारले जागिर दिँदै दिएन किताब पढेर रुनु रोएँ यार गौँथली मरेर रुनु रोएँ यार अरे लड्दा लड्दै साथी मर्यो अरे लड्दा लड्दै साथी मर्यो दुश्मन बाँचेर रुनु रोएँ यार म देश सम्झेर रुनु रोएँ यार र नक्सा छामेर रुनु रोएँ यार रह गए अधूरे रह गए प्यार के किस्से अधूरे रह गए हम वफा करके भी तनहा रह गए दिल के अरमा आंसुओं nosso फासले जो दरमिया थे गए फासले जो दरमिया थे